Visit slnepal.com for more latest Nepali music. दसैँ आयो मन रुन्छ तिहार खाली नि धारा दसैँ आयो मन रुन्छ तिहार खाली नि धारा फोन गर्छु पत्र लेख्छु छैन केही आधार दसैँ आयो मन रुन्छ तिहार खाली नि धारा रोटे पिङको याद आउँछ जाते रिङ्गे झनै रोटे पिङको याद आउँछ जाते रिङ्गे झनै अष्टमी र नवमीको दिन सम्झिन्छु सधैँ दसैँ आउँछ खुसी छाउँछ नेपालीको माझमा म चाहिँ यहाँ रुन्छु हरे बिहान दिउँसो साँझमा दसैँ आयो मान रुन्छ तिहार खाली निधारा आमा बुबा रोँदा होलान् सम्झी आफ्नो छोरा आमा बुबा रोँदा होलान् सम्झी आफ्नो छोरा साथी भाइ भन्दा के गर्दो हो बारा दिदी बहिनी आस गरलन दाजु आउला भनी मखमली फुल टिपी माला उनी उनी दसैँ आयो मन रुन्छ तिहार खाले निधारा दसैँ आयो मन रुन्छ तिहार खाले निधारा फोन गर्छु पत्र लेख्छु छैन केही आधारा दसैँ आयो मन रुन्छ तिहार खाली निधारा दसैँ आयो मन रुन्छ तिहार खाली निधारा दसैँ आयो मन रुन्छ तिहार खाली